ढुङ्गालाई देउता मानि पुजिरहन्छ दुनियाँ ढुङ्गालाई देउता मानि पुजिरहन्छ दुनियाँ त्यही ढुङ्गा देउता हो बुझिरहन्छ दुनियाँ ढुङ्गालाई देउता मानी पुजिरहन्छ दुनियाँ त्यही ढुङ्गा देउता हो बुझिरहन्छ दुनियाँ तन मन धन सबै ईश्वरलाई सुम्पिए पनि तन मन धन सबै ईश्वरलाई सुम्पिए पनि समस्यासँग एक्ला एक्लै जुधिरहन्छ दुनियाँ समस्यासँग एक्ला एक्लै जुधिरहन्छ दुनियाँ त्यही ढुङ्गा देउता हो बुझिरहन्छ दुनियाँ ढुङ्गालाई देउता मानि पुजिरहन्छ दुनियाँ तिमीलाई देउता मानेर प्राणभन्दा प्यारो ठानेर तिम्रै पूजा गरिरहेछु तिम्रै पिरमा जलिरहेछु बिन्ती मलाई नछोड तिमीलाई देउता मानेर पृष्ठभूमिमा गुन्जिरहेको अन्जु पन्तको सुमधुर आवाजसँगै नमस्कार अनि रात्रिकालीन अभिवादन कार्यक्रम मुक्तक मधुरिमामा दर्पण पारीका आत्मीय मित्र राज अनि मछु तपाईँकै हर्ष अनि विस्मातको मित्र रामु आचार्य मित्र आज पनि मुक्तक मधुरिमाको अर्को एक नवीन बसाईमा तपाईँसँगै रहनका लागि उपस्थित भएका छौँ साताको बिहिबार बेलुकी पौने नौ बजेको बिबिसी नेपाली सेवाको समाचारपछि करिब करिब दस बजेसम्म तपाईँ हामी सँगै रहने बसाई हो कार्यक्रम मुक्तक मधुरिमा र कार्यक्रमको व्यवसायमा तपाईँले नै प्रेषित गर्नुभएका तपाईँका मुक्तकहरूसँगै हामी रहने गर्दछौ तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहर्ज सुनिरहनु भएको छ र विश्वको जुन कुनै कुनामा रहेर पनि W W W dot radio Arpan dot com dot NP मार्फत तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ साथमा कार्यक्रमलाई विभिन्न वेबसाइट अनि ब्लगहरू मार्फत पनि तपाईँ डाउनलोड गरेर सुन्न सक्नुहुन्छ डाउनलोडको प्रबन्ध मिलाउने रेडियो अर्पणका मित्रद्वय रिजन केसी अनि लक्ष्मण सापकोटालाई धेरै धेरै धन्यवाद त्यस्तै चिसापानी सरामे सापका रामशरण श्रेष्ठ भक्तिपुर सात सर्लाहीका मोहन बिहानी गाउँ सहर दुई दनाई गाउँ लमजुङका आशिष दनाई डुमरवाना बारा हाल युएईमा रहनुहुने विकास नेउपानी त्यस्तै कार्यक्रमलाई विशेष सहयोग गर्नुहुने सरोज चौलागाई सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु कार्यक्रमको सुरुवातमा मित्र आजको यो पलमा पनि तपाईँले पठाउनुभएका मुक्तकहरू रहेका छन् त्यसैले ढिला नगरिकन म तपाईँकै मुक्तकहरूतर्फ लाग्न चाहन्छु यति बेला मुक्तक अगाडि बढाउँदैछु मन्जु ढुङ्गानाको मुक्तकबाट कोही हँसाउनेहरू भेटिन्छन् कोही हँसाउनेहरू भेटिन्छन् कोही रुवाउनेहरू भेटिन्छन् अक्सर त यस दुनियाँमा अक्सर त यस दुनियाँमा मुटु दुखाउनेहरू भेटिन्छन् मुटु दुखाउनेहरू भेटिन्छन् कोही रुवाउनेहरू भेटिन्छन् कोही हँसाउनेहरू भेटिन्छन् दुनियाँमा सबै मान्छेहरू एकै किसिमका कहाँ भेट्न सकिन्छ र मित्र कसैले हाँसो दिन्छन् त कसैले आँसु दिन्छन् वास्तवमै हाँसो अनि आँसुको सङ्गम यही नै हो जिन्दगी जिन्दगी सधैँ हाँसेर बितिरहने हो भने आँसुको मूल्य अनि आँसुको महत्त्व कहिल्यै पनि थाहा पाउन सकिन्न त्यसैले पनि जिन्दगीको पाटोमा हाँसो पनि जरुरी छ अनि आँसु पनि जरुरी छ धन्यवाद मन्जु ढुङ्गानालाई यो साथको लागि प्रकाश स्याङ्बो जिर्मले तिन सलकपुर इलामबाट लेख्नुहुन्छ पटक पटक तिम्रो नामको फेसबुक खोज्ने गर्थे पटक पटक तिम्रो नामको फेसबुक खोज्ने गर्थे भेटे हुन्थ्यो इन्टरनेटमा भनी कति सोच्ने गर्थे वर्षौँ अघि छुटेपछि अत्तो पत्तो केही नपाउँदा वर्षौँ अघि छुटेपछि अत्तो पत्तो केही नपाउँदा तिमीलाई सम्झी पागल जस्तै आफैसँग बोल्ने गर्थे तिमीलाई सम्झी पागल जस्तै आफैसँग बोल्ने गर्थे भेटे हुन्थ्यो इन्टरनेटमा भनी कति सोच्ने गर्थे आफूबाट टाढा भएको मान्छेलाई पछिसम्म पनि जुन पछिल्लो समयमा आएको इमेल इन्टरनेटको सुविधाका कारणले इन्टरनेटमा अझ भनौँ गुगलमा खोजेर देख्न पाइन्छ कि भनेर खोजेका भावहरू थियो प्रकाश स्याङ्बोलाई धन्यवाद छ यो साथको लागि सुन्दर शेर्पाली बिन्दास रुखा दुई घनखोला रुकुमबाट लेख्नुहुन्छ बोल्नै छाडिन कठै पिपल बर नभएर बोल्नै छाडिन् कठै पिपल बर नभएर दुनियाँमा कसैको नि भर नभएर आधी तुफान जे आए नि जाँदिनन् कतै आधी तुफान जे आए नि जाँदिनन् कतै जिन्दगीमा कतै आफ्नो घर नभएर जिन्दगीमा कतै आफ्नो घर नभएर दुनियाँमा कसैको नि भर नभएर बोल्नै छाडिन् कठै पिपल बर नभएर निकै सुन्दर मुक्तक रह्यो सुन्दर शेर्पाली बिन्दासको धन्यवाद यो साथको लागि हेमराज वागले अमरपुर दुई भालुचोक पाँचथर हाल मनमा बहराइनबाट लेख्नुहुन्छ कति दिन बाँच्नु यो दुनियाँमा उनकै मायामा कति दिन बाँच्नु यो दुनियाँमा उनकै मायामा आज भोलिभन्दा भन्दै जिन्दगी पर्न गयो छायामा हिजोसम्म एउटै मनमुटु हाम्रो भन्नेले आज गर्यो घात हिजोसम्म एउटै मनमुटु हाम्रो भन्नेले आज गर्यो घात जिन्दगीभर साथ दिन्छु भन्नेले छोड्यो साथ दायाँ बायाँमा जिन्दगीभर साथ दिन्छु भन्नेले छोड्यो साथ दायाँ बायाँमा आज भोलि भन्दा भन्दै जिन्दगी पर्न गयो छायामा कति दिन बाँच्नु यो दुनियाँमा उनकै मायामा धन्यवाद हेमराज वाग्लेलाई अमरपुर दुई भालुचोक पास्तरदेखिको यो साथको लागि पृथक प्रदीप लेख्नुहुन्छ बिजुवार एक टिकुरी प्युठानबाट आजकल खै किन पल पलमा भत्किँदैछ जिन्दगी आजकल खै किन पल पलमा भत्किँदैछ जिन्दगी ठेक्न छाडेको छ शरीरले पनि लत्किँदैछ जिन्दगी ठुलै पिँध भएको कसौडीमा जसरी ढिँडो पाक्दछ हजुर ठुलै पिँध भएको कसौडीमा जसरी ढिँडो पाक्दछ हजुर पोल्छ पिरोल्छ भित्रभित्रै अनि फत्किँदैछ जिन्दगी पोल्छ पिरोल्छ भित्रभित्रै अनि फत्किँदैछ जिन्दगी थेग्न छाडेको छ शरीरले पनि लत्किँदैछ जिन्दगी आजकल खै किन पल पलमा भत्किँदैछ जिन्दगी निकै सुन्दर मुक्तक रह्यो आफ्नो जिन्दगी हिजोभन्दा आज किन खस्किँदै गयो किन भत्किँदै गयो समीक्षा गर्न खोजेको यो मुक्तकले वास्तवमै समय अनि परिस्थिति सदा सर्वदा आफू अनुकूल रहँदैन मित्र सबै कुराहरू जिन्दगीमा सोचेका जस्ता पनि कहाँ हुन्छन् र राम्रा पलहरू आउँछन् जिन्दगीमा र नराम्रा पलहरू पनि आउँछन् समग्रमा दुःखका पलहरू पनि आउँछन् सङ्घर्षका पलहरू पनि आउँछन् तर ती सङ्घर्षलाई छिचोल्दै छिचोल्दै सफलताको बिन्दुको गन्तव्य पहिलाउनका लागि अगाडि बढिरहनु नै वास्तविक जिन्दगीको परिभाषा हुन जान्छ धन्यवाद पृथक प्रदीपलाई यो साथको लागि राई मुकमिन रमेश हाल साउदी अरबमा हुनुहुन्छ नजिकैको दुश्मन टाढा भाग्न थालेदेखि नजिकैको दुश्मन टाढा भाग्न थालेदेखि चारैतर्फ सत्यको राज जाग्न थालेदेखि हो कतै ठेस्न लागि हिँड्दैछन् मान्छेहरू हो कतै ठेस्न लागि हिँड्दैछन् मान्छेहरू बाटोको ढुङ्गा आफै किनार लाग्न थालेदेखि बाटोको ढुङ्गा आफै किनार लाग्न थालेदेखि चारैतर्फ सत्यको राज जाग्न थालेदेखि नजिकैको दुश्मन टाढा भाग्न थालेदेखि जब सत्यले घेर्दै आउँछ असत्य पिसिँदै जान्छ त्यति बेला नजिकैका दुश्मनहरू टाढा टाढा तर्किएका भावहरू धन्यवाद राई मुकमिन रमेशलाई यो सुन्दर साथको लागि पूजन एक्लो केटा चितवनबाट लेख्नुहुन्छ उमेरमा फेसन गरी राम्री हुन्छन् केटीहरू उमेरमा फेसन गरी राम्री हुन्छन् केटीहरू अनि रूपकै घमण्डले चन्द्र छुन्छन् केटीहरू राम्री नै छु जान्ने नै छु भन्दै फुर्ती हाँके पनि राम्री नै छु जान्ने नै छु भन्दै फुर्ती हाँके पनि गफाडीको गफमा फस्छन् अनि रुन्छन् केटीहरू गफाडीको गफमा फस्छन् अनि रुन्छन् केटीहरू उमेरमा फेसन गरी राम्री हुन्छन् केटीहरू अनि रूपकै घमण्डले चन्द्र छुन्छन् केटीहरू धन्यवाद यो मुक्तकको लागि एक्लो केटा पूजनलाई पूजन लामिछाने रत्नगर तिनबाट लेख्नुहुन्छ उही निष्ठुरी एकको लागि खै आज दुई हजार सत्तरीको समीक्षामा झर्न मन लाग्यो खै आज दुई हजार सत्तरीको समीक्षामा झर्न मन लाग्यो त्यही मोरीको यादमा पलपल पल मर्न मन लाग्यो दुई हजार सत्तरी त यस्तै रहेछ भाग्य खोटी रहेछ मेरो दुई हजार सत्तरी त यस्तै रहेछ भाग्य खोटी रहेछ मेरो दुई हजार एकहत्तरमा फेरि प्रेम प्रस्ताव गर्न मन लाग्यो दुई हजार एकहत्तरमा फेरि प्रेम प्रस्ताव गर्न मन लाग्यो त्यही मोरीको यादमा पल पल मर्न मन लाग्यो कसैको यादमा पल पल बग्न मन लागेका कुराहरू त्यही यादमा आफ्नो प्राण त्याग भए पनि त्यो यादलाई कडाईका साथ अनुसरण गर्न खोजिएका कुराहरू यो मुक्तकमा धन्यवाद पूजन लामिछानेलाई धमिलो आकाश रत्ननगर चितवनबाट लेख्नुहुन्छ थाहा छैन कुन दिन ढल्छ जिन्दगी थाहा छैन कुन दिन ढल्छ जिन्दगी अनि आगोसँगै बनी बल्छ जिन्दगी बेहोस छु बेहोसी नै भइरहन्छु होला अब बेहोस छु बेहोसी नै भइरहन्छु होला अब जिउँदैमा मर्दै कहाँ चल्छ जिन्दगी जिउँदैमा मर्दै कहाँ चल्छ जिन्दगी अनि आगोसँगै पनि बल्छ जिन्दगी थाहा छैन कुन दिन ढल्छ जिन्दगी बेहोस भने ढले भने दिनु मेरो लास माथि फुल माला चढाई बैगुनी पापीलाई झुम्न नदिनु बैगुनी पापीलाई झुम्न नदिनु बेहोस भई भने बेहोस भई भने बाँचे भने बाँचिहाले मरे भने फालिदिनु बेहोस भई ढले भने आएर पानी हालिदिनु बाँचे भने बाँचिहाले मरे भने फालिदिनु स्वरूपराज आचार्यको आवाजमा गुन्जिरहेको यसै साङ्गीतिक आवाजसँगै तपाईँलाई फेरि पनि स्वागत छ मित्र तपाईँ यति बेला अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरजको ध्वनि तरङ्गमा कार्यक्रम मुक्तक मधुरीमा सुनिरहनु भएको छ साताको बिहिबार बेलुकी पाउने नौ बजेको बिबिसी नेपाली सेवाको समाचारपछि करिब करिब दस बजेसम्म तपाईँ हामी सँगै रहने बसाइ हो कार्यक्रम मुक्तक मधुरीमा र कार्यक्रमका हरेक श्रृङ्खलाहरूमा तपाईँले नै पठाउनु पठाउनुभएका तपाईँका मुक्तकहरू सँगसँगै हामी रहने गर्दछौँ र सोही अनुरूप आज पनि तपाईँका मुक्तकहरू नै मैले अगाडि बढाइरहेको छु राजेन्द्र सापकोटाको मुक्त गरी बेला सामन्ती र शोषकको सरकार ढाल्न उठेका हौ सामन्ती र शोषकको सरकार ढाल्न उठेका हौ सर्वहारा जनताको सरकार ल्याउन जुटेका हौ पछुताउने छ हामीलाई कमजोर सोच्ने शक्तिहरू पछुताउने छ हामीलाई कमजोर सोच्ने शक्तिहरू देशले मागे अर्को युद्ध दिन भनी झुमेका हौ देशले मागे अर्को युद्ध दिन भनी झुमेका हौ सामन्ती र शोषकको सरकार ढाल्न उठेका हौ सर्वहारा जनताको सरकार ल्याउन जुटेका हौ कमरेड अविरल राजेन्द्र सापकोटालाई धन्यवाद यो मुक्तकको लागि अर्जुन घिमिरे प्रगतिनगर चार भगवती टोल नवलपरासी हाल कोरियाबाट लेख्नुहुन्छ म आकाशदेखि धरतीसम्म हिँडेर आएको छु म आकाशदेखि धरतीसम्म हिँडेर आएको छु सृष्टि रच्ने सृष्टिकर्ता चिनेर आएको छु म आकाशदेखि धरतीसम्म हिँडेर आएको छु सृष्टि रच्ने सृष्टिकर्ता चिनेर आएको छु भो हेप्न छाडिदेऊ अब अभागी भनेर भो हेप्न छाडिदेऊ अब अभागी भनेर तिम्रो भन्दा बढी भाग्य किनेर आएको छु तिम्रो भन्दा बढी भाग्य किनेर आएको छु सृष्टि रच्ने सृष्टिकर्ता चिनेर आएको छु म आकाशदेखि धरतीसम्म हिँडेर आएको छु निकै सुन्दर मुक्तक अर्जुन घिमिरेको रह्यो धन्यवाद यो साथको लागि अमृत लामिछाने पिठुवा साथ माधवपुरबाट तिम्रो मेरो आँखा जुधो माया बसाउँ जस्तो लाग्छ तिम्रो मेरो आँखा जुधो माया बसाउँ जस्तो लाग्छ चिनेको छैन जानेको छैन आफ्नो बनाउँ जस्तो लाग्छ सच्चा मनले माग्यो भने दिन्छन् अरे काली काली सच्चा मनले माग्यो भने दिन्छन् अरे काली काली यी हातले तिम्रो सिउँदो आजै रङ्गाउँ जस्तो लाग्छ यी हातले तिम्रो सिउँदो आजै रङ्गाउँ जस्तो लाग्छ चिनेको छैन जानेको छैन आफ्नो बनाऊ जस्तो लाग्छ तिम्रो मेरो आँखा जुद्यो माया बसाउँ जस्तो लाग्छ धन्यवाद यो सुन्दर मुक्तकको लागि अमृत लामी छानेलाई आँखा जुदिसकेपछि माया बसाउनका लागि रहर लागेका कुराहरू थियो तिलक निष्कर्ष रत्नगर साथबाट तिमीलाई धर्म अनि मलाई पाप हुनेछ तिमीलाई धर्म अनि मलाई पाप हुनेछ तिम्रो दिलमा पराई माया छाप हुनेछ नयाँ वर्षमा तिमीलाई यही शुभकामना नयाँ वर्षमा तिमीलाई यही शुभकामना मलाई कष्ट तिमीलाई फली फाप हुनेछ मलाई कष्ट तिमीलाई फली फाप हुनेछ तिम्रो दिलमा पराई माया छापो हुनेछ तिमीलाई धर्म अनि मलाई पाप हुनेछ निकै सुन्दर मुक्तक रह्यो धन्यवाद तिलक निष्कर्षलाई श्रीकान्त कहिराज कृष्ण मन्दिर चोकबाट अन्धकार रातलाई चिरेर आयो नयाँ वर्ष अन्धकार रातलाई चिरेर आयो नयाँ वर्ष धनी गरिब सबैकोमा छिरेर आयो नयाँ वर्ष कोहीलाई दुई छाक छैन कोही गिलास चियर्स गर्छन् कोहीलाई दुई छाक छैन कोही गिलास चियर्स गर्छन् नसम्झ धनीहरू तिमीले पैसा तिरेर आयो नयाँ वर्ष नसम्झ धनीहरू तिमीले पैसा तिरेर आयो नयाँ वर्ष धनी गरी सबैकोमा छिने छिरेर आयो नयाँ वर्ष अन्धकार रातलाई चिरेर आयो नयाँ वर्ष नयाँ वर्षको आगमन सँगसँगै नयाँ उत्साह नयाँ जोस भरिएको छ सम्पूर्ण नेपालीहरूमा र एउटा यथार्थतालाई यो मुक्तकले व्यक्त गरेको छ कसैको भान्सामा छाक टार्ने गाँस छैन अनि कति पैसा हुनेहरू गिलास चियर्स गरिरहेका छन् पैसाहरू उडाइरहेका छन् र यो नयाँ वर्ष कुनै धन भएको मान्छेले पैसा तिरेर ल्याएको होइन यो त प्रकृतिको देन हो त्यसैले यो नयाँ वर्ष धनीको घरमा पनि छिर्नुपर्छ अनि गरिबको घरमा पनि छिर्नुपर्छ यही भाव थियो धन्यवाद श्रीकान्त कहिराजलाई कृष्ण मन्दिरदेखिको यो साथको लागि सन्दीप घिमिरे सौगात रत्नगर टाढीबाट हो मैले तरवारको धार सहेको छु हो मैले तरवारको धार सहेको छु अनि पिरतीको अत्याचार सहेको छु नेपाली हुँ म त्यसैले बानी परिसक्यो नेपाली हुँ म त्यसैले बानी परिसक्यो लोड सेडिङको अन्धकार सहेको छु लोड सेडिङको अन्धकार सहेको छु अनि पिरतीको अत्याचार सहेको छु हो मैले तरबारको धार सहेको छु नेपालमा बस्ने सबै नेपालीहरूलाई अब अन्धकारमा बस्ने बानी परिसक्यो यस्तै कुरा थियो धन्यवाद सन्दीप घिमिरे सौगातलाई यो साथको लागि एउटा अन्तिम मुक्तक मात्र अगाडि सार्ने समय छ यति बेला अरूण चामलिङ अम्माल पातले पानी भोजपुर हाल युएमा हुनुहुन्छ भाग्य यस्तै होला र त आखिर सम्झनामै बाँच्नुपर्ने भाग्य यस्तै होला र त आखिर सम्झनामै बाँच्नुपर्ने कल्पनाको मिठो माया दिलभित्र साँच्नुपर्ने भोलि फेरि एक्लै हुँदा उनकै मात्र याद आउला भोलि फेरि एक्लै हुँदा उनकै मात्र याद आउला एकहोरो सधैँ माया मैले मात्र गाँस्नु पर्ने एकहोरो सधैँ माया मैले मात्र गाँस्नु पर्ने कल्पनाको मिठो माया दिलभित्र साँच्नु पर्ने भाग्य यस्तै होला र त आखिर सम्झनामै बाँच्नु पर्ने आफ्नो आफन्तबाट टाढा हुँदाखेरि घर परिवारबाट टाढा हुँदाखेरि मनमा चल्ने एउटा विरह यो मुक्तकले उठाइरहेको थियो आखिर आफ्नो देश घर परिवार सबैलाई सम्झिएरै बाँच्नुपर्ने भाग्यलाई दोष दिँदै हुनुहुन्थ्यो धन्यवाद अरुण चामलिङ अम्मानलाई पातले पानी भोजपुर हाल युएदेखिको यो साथको लागि मित्र आजको लागि कार्यक्रम मुक्तक मधुरिमाको निर्धारित समय सकिसकेको छ भन्ने इसारा आत्मीय मित्र राजबाट पाइरहेको छु आजका लागि छुट्टिनुपर्ने हुन्छ जहाँ रहेर जस्तो सुकै अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यतिन्जेलसम्मको आत्मिक साथको लागि दर्पण पारिका मित्र राजलाई पनि धन्यवाद तपाईँकै मित्र रामु आचार्य कार्यक्रम मुक्तक मधुरिमाको व्यवसायबाट बिदा चाहन्छु नमस्कार शुभरात्रि मिठो निधरीको कामना